सवारी भएछु तिमी नदीको पार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नभनिदेऊ वारी भएछु तिमी नदीको पार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नबनिदेऊ सिक्काको दुई पाटा हौ सक्दिन अलग हुन सिक्काको दुई पाटा हौ सक्दिन अलग हुन छाम्दा पोल्ने करेन्टको तार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नबनिदेऊ तिम्रै लागि बाँचेको छु साथ चाहिए भन बिन्ती तिम्रै लागि बाँचेको छु साथ चाहिए भन बिन्ती सफलता चुम भुइँको झार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नबनिदेऊ तिमी मेरो म तिम्रो एउटै हो नि संसार हाम्रो तिमी मेरो म तिम्रो एउटै हो नि संसार हाम्रो साँधो मिचो भन्दै काँडाको बार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नबनिदेऊ को आफ्नो को बिरानो छुट्याउन गाह्रो भयो को आफ्नो को बिरानो छुट्याउन गाह्रो भयो एक हँसाउन अरू कसैको भार नबनिदेऊ वारी भएछु तिमी नदीको पार नबनिदेऊ रानो बिना अशुभ मौरीको घार नबनिदेऊ सुखबहादुर आनन्दित र खुसी थिए उनी गरिब थिए तर दुई छाक जसोतसो चलिरहेकाले दङ्ग थिए झ्याल ढोका खुलै छोडेर उनी शान्तिले मिठो निन्द्रा सुत्थे उता धनबहादुर सधैँ तनावमा राति सुत्नु अघि झ्याल ढोका राम्ररी बन्द गर्न सधैँ होसियार स्वयं आफ्नै छिमेकी गरिब सुखबहादुरले आफ्नो पैसा चोर्छ कि भन्ने पिरले उनी कहिल्यै राम्ररी सुत्दैनथे एक दिन धनबहादुरले छिमेकी सुखबहादुरलाई फकाउन उनकै घर गएर झोलाभरि पैसा दिए स्वाभाविक रूपमा त्यस दिन सुखबहादुर अत्यधिक खुसी भए रात पर्यो सदाझै सुत्न गए उनले घर भएको झोलाभरिको पैसा सम्झे अनि आफ्ना अर्का छिमेकी लुटबहादुरलाई सम्झे उठेर ढोका बन्द गरे सुत्न गए झ्याल खुलै राखेर के निन्द्र लाग्थ्यो अब सुखबहादुर उठेर झ्याल पनि बन्द गरे गरिबको घर नपर्यो कमजोर ढोका र झ्यालको सुखबहादुरलाई भर लागेन रातभर तनावमा सुत्नै सकेनन् उता छिमेकी धनबहादुर आज जीवनमा धेरै पछि मिठो निदाए जसै बिहान भयो सुखबहादुर त्यो पैसाको झोला लिएर धनबहादुर कहाँ गए र भने प्रिय मित्र म गरिब जरुर छु तर तपाईँले दिएको पैसाले मेरो मनको शान्ति छिन्यो त्यसैले मलाई माफ गर्नुहोस् र यो पैसा फिर्ता राख्नुहोस् गरिब नै सही दुई छाक र मिठो निन्द्रा नै ठुलो आखिर मरिलानु के नै छ र रन्सी मिडियाको प्रस्तुति साप्ताहिक कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सीको साथमा म प्रस्तोता प्रदीप गिरीको स्वीकार्नुहोस् रात्रिकालीन अभिवादन उज्यालो नेपाल मिडिया नेटवर्कसँगको सहकार्यमा देशभरका तेइसवटा रेडियो स्टेसन इन्टरनेटको सहायताले क्यानाडा नेपाल डट नेट र दर्जनौ अन्य वेबसाइट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 चोखो माया गर्नेहरू सोच्छन् प्रेम नै सबै थोक भनी अझै सोच्छन् प्रेम नै सबै थोक भनी अझै चोटै चोट दिन्छन् यहाँ पलमै बसाई सर्नेहरू जीवन दाउमा राख्छन् अरूकै निम्ति मर्नेहरू पल पल मर्छन् यहाँ चोखो माया गर्नेहरू हाम्रो इमेल ठेगाना हजुरको पत्र at the rate Gmail dot कममा हाल इङ्ल्यान्डमा बस्ने दुदिला भाटी आठ थालिङ बागलुङका राजन सुवेदी रकीले लेखी पठाउनु भएको गजल थियो यो एक दुखी युवक आफ्ना स्वामी समक्ष पुगे र भने म जीवनदेखि साह्रै निराश छु समाधानको बाटो देखाइदिनुहोस् स्वामीले युवकलाई एक मुठी बराबर नुनको दुलो पानीको गिलासमा राखेर रा, पिउन निर्देशन दिए कस्तो लाग्यो यसको स्वाद स्वामीले सोधे बेकार खाइन सक्नु युवकले थुक्दै भने स्वामी मुस्कुराए र अर्को एक मुठी बराबर नुनको दुलो लिएर आफूसँगै नजिकै तलाउसम्म आउन भने तिम्रो मुठीको नुनलाई तलाउमा मिसाऊ त्यसपछि तलाउबाट पानी निकालेर पिउ के पानी नुनिलो छ छैन स्वामीले अब आफ्नो हातले युवकको कपाल मुसार्दै भने जीवनका दुखाइहरू विशुद्ध नुन जस्तै हुन् न धेरै न थोरै यसको मात्रा सधैँ एक नाशको रहन्छ तर हामीले चाख्ने वा भोग्ने दुखाइको स्वादको मात्रा निर्भर गर्छ खुम्चाएर सानो परिधिमा राखिएको छ कि फैलाएर ठूलो फराकिलो परिधिमा अब जब तपाईँ दुखाइमा हुनुहुन्छ सोच र भावनालाई विस्तार गर्नुहोस् फराकिलो बनाउनुहोस् गिलास होइन तलाउ बन्नुहोस् नबोलाउ कसैलाई यहाँ राति रा नबोलाउ कसैलाई यहाँ राति राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति राति नबोलाउ कसैलाई यहाँ राति राति तिमीले तारा गन्ने चालन यहाँ राति राति तारा गन्ने चालन यहाँ राति राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति राति नबोलाऊ कसैला यहाँ राति सपनाहरू अधुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै सपनाहरू अधुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै उनीहरूका कोही नै छैनन् र यो धरतीमा उनीहरूका कोही नै छैनन् र यो धरतीमा सायद टुहुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै हिजोसम्म नितान्त नौनी नरम देख्थे हिजोसम्म नितान्त नौनी नरम देख्थे अचानक छुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै सङ्घर्षका पाइलाहरू नचालेको पनि होइन सङ्घर्षका पाइलाहरू नचालेको पनि होइन गन्तव्य अपुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै मौन बस्न रुचाउने उनी चुप पनि बसेकै हो मौन बस्न रुचाउने उनी चुप पनि बसेकै हो आज साँच्चै सुरा हुँदैछन् बिस्तारै बिस्तारै सपनाहरू अधुरा हुँदैछन् बिस्तारै बिस्तारै मनभरि कुरा हुँदैछन् बिस्तारै बिस्तारै हाल काबुल अफगानिस्तानमा रहनुभएका रूपन्देही बुटोलका रोहित राणाको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा तपाईँ हामीलाई एसएमएस इमेल वा फेसबुक मार्फत आफ्ना सामग्री पठाउन सक्नुहुनेछ हाम्रो एसएमएस नम्बर अन्ठानब्बे शून्य अठासी छब्बिस एक सय सोह्र इमेल ठेगाना हजुरको पत्र at the rate Gmail dot com अनि फेसबुकमा यो साँझ यो सुभाष विथ प्रदीप गिरी नामको हाम्रो पेज लाइक गर्नुहुन अनुरोध गर्दछौं समुद्रमा यात्रारत एउटा पानी जहाज ठूलो आँधी बिहेरीबाट दुर्घटनाग्रस्त भयो त्यसमै सवार दुई घनिष्ठ मित्रहरू पौडेर नजिकैको टापुसम्म पुग्न सफल भए र बाँचे तर यो अन्जान कहाँ हो कहाँ टापुबाट कसैले उद्धार गरेर लैजाला भन्दा भन्दै दुई दिन बित्यो दुवैजना धेरै निराश भए रोए कराए अङ्कमाल गरे दुवैले दुई फरक दिशातिर फर्केर प्रार्थना गर्ने निर्णय गरे स्वाभाविक रूपमा दुवै भोका थिए पहिला खानाको लागि नै प्रार्थना गरे अर्को दिन बिहान पूर्वपट्टि फर्केर प्रार्थना गरिरहेका मित्रले आफू अगाडि टाढा रुखमा फलफुल देखे तर एकजनाका लागि मात्र प्राप्त उनले आफ्नो प्रार्थनाले प्राप्त भएकाले आफूले खाना पाउनुपर्ने भन्दै एक्लै खाए त्यसै दिन उनले लगाउन र ओढ्नका लागि कपडा मागे त्यसको अर्को दिन तिनै पूर्वपट्टिका मित्रकै अगाडि कपडा भेटियो एकजनाको लागि मात्र पुग्ने फेरि पनि उनले पुरानै कुरा दोहोऱ्याए र आफूले नै ती कपडा प्रयोग गरे यता पश्चिमपट्टि फर्केर प्रार्थना गर्नेले केही पाएनन् तर पनि उनी शान्त थिए निरन्तर प्रार्थना गरिरहे पूर्वपट्टिका मित्रलाई अब आफ्नो प्रार्थनाप्रतिको आत्मविश्वास बढेर गयो उनले घरसम्म पुग्न पाऊ भनी प्रार्थना गर्ने सोच बनाए नभन्दै अर्को दिन बिहान उनकै पट्टि समुद्र छेउमा सानो डुङ्गा जस्तो देखियो एकजना मात्र चढ्न मिल्ने रहेछ उनी दौडिए उनी घर जान यति हतारिए कि आफ्ना मित्रलाई एक शब्द नभनी डुङ्गा चढिहाले कतै क्षतिजबाट आवाज आयो तिमीले कसरी आफ्ना घनिष्ठ मित्रलाई एक्लै यो अन्जान टापुमा छोड्न सकेको हजुर मेरो प्रार्थनाबाट प्राप्त कुरामा मेरै पहिलो हक लाग्छ नि उसको त एउटा प्रार्थना पनि पूरा भएन आवाज फेरि बोल्यो तिमीले गलत बुझ्यौ तिमीले खाना लत्ता कपडा अनेक थरी माग्दा तिम्रो मित्रले मात्र एउटै प्रार्थना गरिरहे उनको त्यो प्रार्थना पूरा नगरेको भए सायद तिमीले केही पाउँदैनथ्यौ तर उसले त्यस्तो के प्रार्थना गरेको थियो आवाजले जवाफमा भन्यो उनले तिमीले प्रार्थना गरेका सबै कुरा प्राप्त होस् भनेर प्रार्थना गरेका थिए सबै कुरा सबै कुरा भन्न बाँकी रह्यो एउटा कुरा भनिसकेर सबै कुरा भन्न बाँकी रह्यो एउटा कुरा दुःखका कुरा भए छुट्टिए पछिका कुरा सुनाए सुनेर उसका मिठा कुरा म पनि उसँगै रमाए तर भन्न बाँकी रह्यो एउटा कुरा सकेर सबै कुरा भन्न बाँकी रह्यो एउटा कुरा यो सम्झियौँ ससाना कुराहरू नभन्दै चारि बेला भयो भन्नै सकिएन त्यही कुरा भन्न बाँकी रह्यो एउटा कुरा भनिसकेर सबै कुरा भनिसकेर सबै कुरा भन्न बाँकी रह्यो एउटा कुरा भनिसकेर सबै कुरा जन्मिए बुद्ध जन्मिइन् सीता जन्मिए अरणी जहाँ म जाउँ जता म रहँ नेपाली परेनी नेपालकै भाषा नेपालकै भूषा नेपाली रीत छ जुन देश पुगो जे भाषा बोलु, नेपालकै प्रीत छ हिमाल चिसो पहाड शीतल तराई गरम छ माया त रहेछ अनौठो कुरा नेपालकै चरम छ ती सेता हिमाल हरिया पहाड तराईको घना वन शरीर बोकी क्यानाडा ल्याइयो रोकियो उतै मन वनमा गई घाँस काटी आयो उकाली ओह्राली ती दिन सम्झी मन मात्र दुख्छ भिज्दछ परेली खाल्दा र खुल्ली धुलो र धुवा काठमाडौँ सहर मोटर चढी त्यही ठाउँमा आउने कस्तो थियो रहर आफ्नो त्यो ठाउँ आफ्नो त्यो सहर त्यत्तिकै रमाइलो पुष्माकको दिनमा घाम लागे सरी मन हुन्थ्यो घमाइलो टाढा छु आज तनले तर मन अझै उतै छ देशलाई टोक्ने देखि दिल अझै दुख्दैछ देशको मुहार फेर्छौ कि भनी खुब आशा गरियो चार वर्षपछि मलामी मुहार देख्दा छक्क परियो भाँडियो देश भाइ भाइमा फुटको विषारी छर्कियो सिङ्गो त्यो नेपाल आमाको छाती चिरा भई चर्कियो कामना अनि चाहना मिठो भाइ भाइमा प्रीत होस् देशको मुहार फेरि होस् चाँडै सबैको हित होस् गर्वले छाती खोलेर भनौ नेपालकै माया छ यो छातीभित्र जहाँ बसे पनि नेपालकै छाया छ गर्वले छाती खोलेर भनौ नेपालकै माया छ यो छातीभित्र जहाँ बसे पनि नेपालकै माया छ हाल क्यानाडामा बसोबास गर्ने मुरारी अधिकारीले हामीलाई इमेल मार्फत पठाउनु भएको कविता थियो यो यो कविता भानु जयन्तीको अवसर पारेर NRN Canada language and literature कमिटीले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएको हो भनी भएको छ मुरारीज्यूलाई बधाई छ देशको छ चिन्ता तिमी माया माया भन्छौ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौ साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देश खोज आकाशका तारा गन्छु साथै मेरो लाजको न मूल्य छ न दाम छ यहाँ मुर्दा यो एउटा भनेर न नाम छ यहाँ मेरो लाजको न मूल्य छ न दाम छ यहाँ मुर्दा यो एउटा भनेर न नाम छ यहाँ हेर्छन् सबले रमिता यो कठै भन्दै मेरो हेर्छन् सबले रमिता यो कठै भन्दै मेरो मलाई मुक्ति यो खुसीको पैगाम छ यहाँ मुर्दा यो एउटा भनेर न नाम छ यहाँ लिलामीमा बसे खै चिल गिद्धहरू आएको लिलामीमा बसे खै चिल गिद्धहरू आएको बिना भाउको यो लासको के काम छ यहाँ मुर्दा यो एउटा भनेर न नाम छ यहाँ विश्वासमा घात दि पापिनीले मरे म विश्वासमा घात दि पापिनीले मरे म तिनलाई न दण्ड न भेद न साम छ यहाँ मुर्दायो एउटा भनेर न नाम छ यहाँ बो गल्तीले नआऊ सामु झार्न आँसु तिमीले बो गल्तीले नआऊ सामु झार्न आँसु तिमीले मुर्दायो यो सूरजको ठुलो बदनाम छ यहाँ मेरो लासको न मूल्य छ न दाम छ यहाँ मुर्दायो एउटा भनेर न नाम छ यहाँ हाल भारतमा रहनुभएका लमजुङ भोरलेटारका सुरज गुरुङको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुवासमा आजको हाम्रो यात्रा रातिको दस बजेसम्म रहनेछ थिए जसले एक दिन आफ्नो राज्यमा घोषणा गरे जो चित्रकारले शान्तिलाई प्रतिबिम्बित गर्ने उत्कृष्ट चित्र कोर्नेछ उसलाई पुरस्कृत गरिनेछ वे चित्रकारहरू यस कार्यमा सहभागी भए प्रयास गरे राजाले सम्पूर्ण चित्रहरूलाई हेरे र अन्त्यमा उनलाई दुई चित्र अत्यन्तै मन पर्यो अब उनले ती दुई मध्ये एकलाई छान्नु थियो पहिलो चित्र एउटा शान्त तालको थियो सो ताल यसका वरिपरि रहेका अग्ला सेता र शान्त हिमालहरूको उत्तम प्रतिबिम्ब थियो माथिल्लो भागमा निलो आकाश अनि आकाशमा छरिएर रहेका कपास जस्तै लाग्ने बादलका आकृतिहरू थिए जो जसले यो चित्रलाई हेरे सबैले यसलाई शान्तिको सच्चा प्रतिबिम्ब गर्ने चित्र माने दोस्रो चित्र यसमा पनि हिमालका दृश्यहरू थिए तर ती हिमालहरू चर्केका चट्टानहरूले बनेका जस्ता देखिन्थे जहाँ हरियालीको कुनै सम्भावना थिएन सुक्खा थिए चित्रको माथिल्लो भागमा रिसले क्रुद्ध आकाश थियो जहाँबाट डरलाग्दो चट्याङसहित पानी परिरहेको थियो चट्टानबाट बनेका हिमालहरूको तलपट्टि एक सानो झरना देखिन्थ्यो जो निरन्तर स्वर मच्याउँदै झरिरहेको थियो तर जब राजाले नजिकबाट निकै ध्यानपूर्वक सो चित्रलाई निहाले उनले सो झरनाको पछाडिपट्टि चर्किएको चट्टानको सानो भागबाट एउटा सानो झाडी उम्रिरहेको देखे उक्त झाडीमा एक माउ चरीले आफ्नो गुण बनाएकी रहेछन् त्यहाँ हर वखत रेससँगै आवेगमा बगिरहने पानीको बीचमा ती माउ चरी आफ्ना चल्लासहित आफ्नो गुणमा बसिरहेकी थिइन् अत्यन्तै शान्तिसँग अब भन्नुहोस् तपाईँ कुन चित्रलाई विजेता ठान्नुहुन्छ राजाले दोस्रो चित्रलाई छाने किन होला किनभने राजा भन्दछन् शान्ति भनेको हो हल्ला समस्या दुःख पीर काम चिन्ता यो सबै नभएको ठाउँमा रहनु होइन शान्ति भनेको यी सबै कुराहरूको बीचमा रहेर पनि आफ्नो मनलाई शान्त राख्न सक्नु हो यो नै शान्तिको असली परिभाषा हो यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो तोपगाछी झापाका अभागी कान्छा गाउँलेको यो गजल अन्त्यमा वाचन गर्दै निर्माता रन्सी र म प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ शुभरात्री कसैको मायामा जिउँदो लास भई मरेको मान्छे म पल पल उनकै यादले दिल हरेको मान्छे म कसैको मायामा जिउँदो लास भई मरेको मान्छे म पल पल उनकै यादले दिल हरेको मान्छे म पोखिएर खुसी बगेर आज गयो जिन्दगीको पोखिएर खुसी बगेर आज गयो जिन्दगीको समयको बज्र मेरो जीवनमा परेको मान्छे म पल पल उनकै यादले दिल हरेको मान्छे म तिम्रो नजरमा निर्दोष माया दोषी मै भएछु तिम्रो नजरमा निर्दोष माया दोषी मै भएछु त्यसैले सबको नजरबाट झरेको मान्छे म पल पल उनकै यादले दिल हरेको मान्छे म कसरी बाँचु म छुटेसी साथ आँसुमा डुबेर कसरी बाँचु म छुटेसी साथ आँसुमा डुबेर एक्लोपन रोज्दै क्षितिज पारी तरेको मान्छे म पल पल उनकै यादले दिल हरेको मान्छे म बधाई छ तिमलाई बोकाई झोली आँसुका कोसेली बधाई छ तिमलाई बोकाई झोली आँसुका कोसेली सधैँलाई तिम्रो यादहरूबाट सरेको मान्छे म कसैको मायामा जिउँदो लास भई मरेको मान्छे म पल पल उनकै यादोले दिल हरेको मान्छे म